अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np dot radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको अपराह चार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता आर्य एमालेको नौ महाधिवेशनमा आजदेखि समूहगत छलफल शुरू भएको छ अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदन महासचिवको संगठनात्मक प्रतिवेदन विधान संशोधन तथा अनुशासन आयोगको प्रतिवेदनमाथि छलफल शुरू भएको हो अध्यक्ष मण्डलका अनुसार सत्रवटा समूह बनाएर छलफल शुरू गरिएको छ समूहगत धारणा राखेपछि अध्यक्ष खनाल महासचिव ईश्वर पोखरेल लगायतले जवाब दिनुहुनेछ प्रतिवेदन पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया शुरू हुनेछ सत्तारूढ़ नेपाली कंग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ पार्टी कार्यालय सानेपामा अबको केही बेरमा बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेट मुलुकको पछिल्लो राजनीतिक अवस्था लगायतका विषयमा छलफल हुने कंग्रेसले बताएको छ यसअघि हिजो बसेको पदाधिकारी बैठकले प्रत्येक निर्वाचन क्षेत्र विकास अन्तर्गत सभासदलाई पाँच करोड़ रूपैयाँ दिनुपर्ने प्रस्ताव कानूनका लागि पहल गर्ने निर्णय भएको थियो कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमले देशको माग र आवश्यकता अनुसारको गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड़ दिनुभएको छ त्रिभुवन विश्वविद्यालयको पचपन्नौ वार्षिक दिवस समारोहका अवसरमा विश्वविद्यालयमा आयोजित कार्यक्रममा उहाँले विश्वव्यापी रूपमा बढ़िरहेको गुणस्तरीय शिक्षाको माग अनुरूप विश्वविद्यालय अगाडि बढ्नुपर्ने बताउनु भएको छ विक्रम सम्बत दुई हजार बैसठी त्रिसठीको जनआन्दोलनले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र कायम गराएको र त्यसलाई संस्थागत गर्न संविधान सभाबाट संविधान लेखन प्रक्रियालाई निष्कर्षमा पुर्याउने कार्य भइरहेको उहाँले उल्लेख गर्नु भएको छ समृद्ध नेपालका लागि दक्ष जनशक्ति आवश्यक हुने र समय समयानुकूल गुणस्तरीय शिक्षाका माध्यमबाट मात्रै दक्ष जनशक्ति तयार गर्न सकिनेतर्फ विश्वविद्यालयको ध्यान पुग्नुपर्नेमा उहाँले जोड़ दिनु भएको छ शिक्षा मन्त्री चित्रलेखा यादवले आधा शताब्दी लामो शैक्षिक इतिहास बोकेको त्रिभुवन विश्वविद्यालयले स्वदेशमा मात्र नभई विदेशमा पनि आफ्नो पहिचान दिन सक्षम बनेको उल्लेख गर्नु भएको छ नेपाली कंग्रेसका नेता डाक्टर अमरेश कुमार सिंहले भारत नेपाललाई विकास निर्माणमा सहयोग गर्न आतुर भएको बताउनु भएको छ छिमेकी राष्ट्र भारतसँग निकट मानिनु हुने सिंहले आज भरतपुरमा प्रेस नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा हालै मात्र आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा यस्तो पाएको बताउनु भएको छ उहाँले विगतका प्रधानमन्त्री भन्दा मोदीको छिमेकी राष्ट्रहरूसँगको नीति फरक रहेको भन्दै त्यसको आभास शपथ ग्रहण गरेदेखि नै देखिएको र छिट्टै मोदीले नेपाल भ्रमण गर्ने बताउनु भएको छ अब नेपालमा कुनै राजनीतिक दलको वाद आवश्यक नरहेको भन्दै विकासवाद र नेपालवादलाई नै सबैले अंगाल्नुपर्नेमा जोड़ दिनुभयो पत्रकार सम्मेलनमा नेता सिंहले माघ आठ गते संविधान जारी हुन नसक्ने बताउनु भएको छ दलहरू आन्तरिक गतिविधिमा बढी व्यस्त भएकाले संविधान जारी हुने मिति केही पछाडि धकेलिने बताउनु भएको छ सिंहले केही महत्वपूर्ण विषयमा देखिएका विवादहरूमा सहमति जुट्दै गएकाले नयाँ संविधान भने जसरी पनि जारी हुने ठोकुवा गर्नुभयो उत्तर पूर्वी नाइजेरियाको दामोबामा भएको सरकारी सेना र विद्रोही बोको हरामबीच भएको भिडन्तमा त्रिपन्नजना विद्रोहीको मृत्यु भएको छ सेनाको पोस्टमा आक्रमण गर्न विद्रोहीहरू पुगेका बेला प्रतिकारमा उनीहरू मारिएको बताइएको छ भिडन्तमा सेनातर्फ छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् र विश्वकप फुटबल दुई हजार चौधको आयोजक ब्राजिललाई सेमिफाइनल भिडन्तमा निकै समस्या पर्ने भएको छ छैठौँ पटक उपाधि चुम्ने सपना बोकेर मैदानमा उत्रन लागेको ब्राजिल कप्तान थिएगो सिल्भा र स्ट्राइकर नेमारको अनुपस्थिति उपस्थिति बिना नै मैदानमा उत्रन लागेपछि अघिल्लो चरण प्रवेशको लागि निकै समस्या परेको हो यसअघि भएको खेलमा कप्तान सिल्भाले दोहोरो पहेँलो कार्ड पाएपछि सेमी फाइनल भिडन्तमा सहभागी हुन पाउने छैनन् भने स्ट्राइकर नेमार यसअघि कोलम्बिया विरूद्धको क्वार्टर फाइनल खेलमा मेरुदण्डमा चोट लागेपछि प्रतियोगितामा सहभागी जनाउन नसक्ने भएका हुन् खेलको सतासी मिनटमा कोलम्बियाका खेलाड़ी क्विन्टेरोले नेमारलाई मैदानमा लडाएपछि चोटग्रस्त नेमारको यस वर्षको विश्वकप यात्रा यही समाप्त भएको छ ब्राजिलको टिम चिकित्सकले नेमारको ढाडको शल्यक्रिया गर्नुपर्ने भएकाले कम्तीमा पनि चार हप्ता निको हुन समय लाग्ने जनाएको छ नेमारले जारी प्रतियोगितामा चार गोल गरेका छन् ब्राजिलले मंगलबार सेमिफाइनल खेलमा जर्मनको सामना गर्नेछ हौस् त यसका साथै अपरान्न चार बजेको अर्पण खबर सकियो अनिता आर्याल विदा भए नमस्कार यस अर्पण खबरको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी हो हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल संगे फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी रुपियाँ दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर साथ व्यवस्थाका साथै एसएल को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट multi learning academy math science र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टी लर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बावन्न छयालिस एक सौ चौरात्तर